नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजन अनि म ध्रुवराज शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्छ आज पनि हामी शुभ बिहानीको नयाँ बसाइमा उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा पनि हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसम्म अब प्रसारण हुन बाँकी रहेका कार्यक्रमका बारेमा जानकारी त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी शुभ बिहानीमा स्थान दिँदैछौँ सुरुमा आजको तिथिमिति आज विक्रमसम्म दुई हजार एकहत्तर साल साउन सात गति बुधबार श्रावण कृष्ण पक्ष द्वादशी नेपाल सम्बत एघार सय चौतिस यो त भयो आजको तिथिमिति आजको तिथिमिति पश्चात अब हामी लाग्दैछौँ साम रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको बाँकी कार्यक्रमको जानकारी गराउनुभन्दा अगाडि आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिनतर्फ मेष राशिले तपाईँको आजको दिन दैनिक कामकाजहरू अधुरै रहनेछन् यात्रामा सावधान रहनुहोला वृष राशिले तपाईँको आजको दिनमा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ धन प्राप्तिको योग छ मिथुन राशि मिथुन राशिले तपाईँको आजको दिनमा अनावश्यक विवादमा पर्न सकिनेछ आफ्नै मान्छेले धोका दिनेछन् कर्कट राशि कर्कट राशिले तपाईँको आजको दिनमा मन चञ्चल एवं अस्थिर रहनेछ धार्मिक कार्यतर्फ मन लाग्दा राम्रो होला सिंह राशि सिंह राशिले तपाईँको आजको दिनमा प्रेममा मिलनको क्षण आउनेछ नोकरीमा पदोन्नतिको सम्भावना छ कन्या राशि कन्या राशिले तपाईँको आजको दिनमा दैनिक काम काजहरू अधुरा रहनेछन् साथीभाइबाट धोका हुन सक्नेछ तुला राशि तुला राशिले तपाईँको आजको दिनमा आँटे ताकेको काममा सफलता प्राप्त हुनेछ धार्मिक कार्यमा मन जानेछ वृश्चिक राशि वृश्चिक राशि तपाईँको आजको दिनमा नोकरीमा पदोन्नति हुने सम्भावना छ वैदेशिक रोजगारीको अवसर पनि छ धनु राशि धनु राशि नै तपाईँको आजको दिनमा सामाजिक कार्यमा सफलता मिल्नेछ साथीभाइसँग रमाइलोसँग दिन बित्नेछ मकर राशि मकर राशिले तपाईँको आजको दिनमा आर्थिक कारोबारमा घाटा सहनु पर्नेछ मन चिन्तित एवं खिन्न रहनेछ कुम्भ राशि कुम्भ राशिले तपाईँको आजको दिनमा समयले तपाईँलाई साथ दिएको छ आफन्तबाट आवश्यक सहयोग हुनेछ र अन्त्यमा मेन राशि मेन राशिले तपाईँको आजको दिनमा नयाँ कामको लागि योजना तयार होला शैक्षिक कार्य सफल रहनेछ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बाह्र राशिफल मार्फत मैले गराएँ तपाईँले शुभ कार्य सुरु गरिसक्नु भएको छ अनि सुरु गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले सुरु गर्नुभएको र गर्न थाल्नु भएको त्यो कार्यले सफलता हात पार्नेछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्स यही कामना गर्न चाहन्छ अब हामी लाग्छौँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा प्रसारण हुन बाँकी रहेका कार्यक्रमको जानकारी दिनतर्फ यति बेला तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले अर्पण बहस सुन्न सक्नुहुनेछ नौ बजेको पालो रहनेछ नेपाल नेपालवाणी समाचार भने त्यस पश्चात तपाईँले पप आवाज सुन्न सक्नुहुनेछ दस बजेको समय अर्पण समाचार भने अर्पण समाचार लगत्तै लोकझङ्कार सहकर्मी रामको साथमा सुन्न सक्नुहुनेछ एघार बजेको समय अर्पण खबरको पालो रहनेछ भने एघार बजेको अर्पण खबर पश्चात जस्ट फर इन्जोय दिवस र सुजिताको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेको समय रहनेछ नेपालवाणी समाचार भने त्यस पश्चात बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो एक बजेसम्म एक बजेको समय अर्पण खबरको भने त्यस पश्चात तपाईँले अफलाइन चोइस दुई बजेसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै दिवसले अर्पण समर्पणमा साथ दिन आउनुहुनेछ तीन बजेको समय रहनेछ नेपालवाणी समाचार भने लगत्तै तपाईँले लौखानुस गाउँ सहकर्मी राजन दिल गुरुङको साथमा सुन्न सक्नुहुनेछ अपरान्न चार बजेको समय अर्पण खबरको भने त्यस पश्चात तपाईँले हाम्रो आवाज उर्मिलाको साथमा सुन्न सक्नुहुनेछ पाँच बजेसम्म पाँच बजेको समय अर्पण बुलेटिनको भने लगत्तै तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ साँझ छ बजेको पालो नेपाल बाणी समाचार भने लगत्तै स्थानीय समाचार अर्पण स्थानीय समाचार समाचार तपाईँले सुन्न सक्नुहुनेछ सात बजेको समय रहनेछ अर्पण शुभ साँझ दिवसले नै साथ दिन आउनुहुनेछ भने साढे सात बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय रहनेछ नेपाल भाँडी समाचार भने पाउने नौ बजे बिबिसी नेपाली सेवा तपाईँले सुनिसके पश्चात सवा नौ बजेदेखि दस बजेसम्म बुलबुल अचित घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट सुन्न सक्नुहुनेछ राति दस बजेको समय नेपाल एफएमको समाचार भने लगत्तै खुल्दोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ खुल्दोली डट कम सुनिसके पश्चात हाम्रो यात्रा आजको लागि राति एघार बजे टुङ्गिनेछ भोलि बिहान पाउने चार बजे हामी मङ्गलधुनका साथमा उपस्थित हुनेछौँ ओम ब्रह्म सन्देश प्रवचनमाला भजनहरू तपाईँले सुन्न सक्नुहुनेछ भोलि बिहान साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडी भने छ बजेको समय रहनेछ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ लगत्तै तपाईँले बाढी बहस सुन्न सक्नुहुन्छ भने सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भने लगत्तै बिबिसी बिहानी सभा तपाईँले सुन्न सक्नुहुनेछ त्यस पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू बिहान आठ बजेसम्म सुन्न सक्नुहुनेछ आठ बजेको पालो रहनेछ शुभ बिहानीको शुभ बिहानीको नयाँ श्रृङ्खलामा भोलि हाम्रो भेट आठ बजे फेरि पनि हुनेछ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा प्रसारण हुन बाँकी रहेका कार्यक्रमको जानकारी मैले यति बेला गराएँ अब हामी लाग्छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्स ले अब तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई स्थान दिनतर्फ र सुरुमा आज तपाईँ ज जसको जन्मदिन परेको छ तपाईँ सम्पूर्णमा लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छौँ आज जन्मदिन परेको छ खैरनी तिन पर्सा निवासी एन्जल उप्रेतीको र आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै शुभकामना दिन चाहन्छौँ भनेर हामीलाई टिपाउनु भएको छ बाबा आमा दाई भाउजू दिदी भिनाजु एवं सम्पूर्ण उप्रेदी परिवारले त्यसै गरी साथीहरू लक्ष्मी गीता ईसा सन्तोषी स्वस्तिका विष्णुले आज परेको एन्जलको जन्मदिनको अवसरमा शुभकामना दिन चाहनु भएको छ एन्जललाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको तर्फबाट पनि लाखौं लाख शुभकामना त्यसै गरी रत्नगर एक निवासी हाम्रै सहकर्मी ध्रुवराज लामिसानेको पनि आज जन्म दिनु परेको छ उहाँलाई शुभकामना दिन चाहनु भएको छ घरतर्फबाट हजुरबुवा हजुरआमा बाबा मम्मी बहिनी जीवनसाथी त्यसै गरी अन्य साथीहरूले पनि शुभकामना दिन चाहनु भएको छ त्यसै गरी रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहर्सका बजार शाखा प्रमुख ध्रुवराज लामिसानेलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्स पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छ सहकर्मी रिजन त्यसै गरी मेरो व्यक्तिगत तर्फबाट पनि सहकर्मी ध्रुवराज लामिसानेलाई लाखौं लाख शुभकामना तपाईँ पनि आफ्ना इष्टमित्र बन्धु बान्धवहरूको जन्म दिनु परेको छ शुभकामना सन्देश पठाउन चाहनुहुन्छ शुभकामना दिन चाहनुहुन्छ भने रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहर्चको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्न चार बजीदेखि पाँच बजीसम्म तपाईँले टिपाउन सक्नुहुनेछ त्यसै गरी रेडियो अर्पणको ठेगानामा पनि तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ तपाईँले पठाउनुभएका पत्र र टिपाउनुभएका शुभकामना सन्देशलाई हामी शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि भने दैनिक बिहानी प्रस्तुति शुभ बिहानीबाट छुटिनुपर्ने बेला भएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज खनाल आज्ञा चाहन्छु तपाईँको आजको दिन शुभ बितोस् नमस्कार का लागि सुन्नु हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 टेन सिसीको वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेसपा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnanagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस वाउ आज पनि नयाँ कपडामा झुक्कियो न मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ पथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry सर्भिसमा नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे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 मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर रा मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी यति राम्रो घर होइन यहाँ ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र